Prescott रेडियो थाहा संचार उनान्से दशमलव चार मेगा हर्ज काठमाडौँ थाहा सञ्चार डट कम र थाहा सञ्चार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ कार्यक्रममा हामीले साहित्यकार नारायण ढकालको पछिल्लो उपन्यास हजार माइलको बाटो सुनाइरहेका छौँ आफ्ना अघिल्ला अघिल्ला उपन्यासमा जस्तै यो उपन्यासमा पनि उपन्यासकार ढकालले काठमाडौँ वरपरको सेटिङमा कथा बुन्नु भएको छ हजार माइलको बाटो एउटा सामाजिक राजनीतिक उपन्यास हो तसर्थ लेखकको विचार वा धारणासँग तपाईँ सहमत असहमत जेसुकै हुनुहोस् तर यो राजनीतिमा रुचि राख्नेले पढ्नै पर्ने पुस्तक हो जनयुद्धको पृष्ठभूमिमा लेखिएको यो उपन्यासमा हामीले देखे भोगेका कुरा मात्र छैनन् कतिपय पात्र र सन्दर्भमा हामी आफूले स्वयंको प्रतिबिम्ब समेत भेट्न सक्छौँ उपन्यासकारले मूल पात्र धीरेन्द्रलाई माध्यम बनाएर कथा बुन्नु भएको छ सुन्नेलाई सुनको मालामा प्रस्तुत छ उपन्यास हजार माइलको बाटोको चौथो भाग कोजाग्रत पूर्णिमाको राति बसन्तराजले झण्डै एक लाख रुपियाँ जिते उनको जुवाडी जीवनको कीर्तिमान थियो त्यो बिहानको कुहिरो छेचोल्दै सय दस र पाँचका नोटहरूको थाक लिएर उनी टेरा फर्किए यो त्यही पुरानै हातै सुटकेस थियो जसमा दसैँको घटस्थापना अगाडि पचास हजार जितेर उनले ल्याएका थिए तर त्यो सबै लगत्तै अर्को रात अरू कसैले जितेर लगेको थियो उनी युद्धमा विजयी बादशाह झैँ खाटमा बसे र जितेका नोट सुमसुम्याउन थाले तिम्रो दस रुपियाँ थियो नि तिम्रो दस रुपियाँ मलाई कम त छुक लाग्यो त्यसले पुरै टाट पल्टेको थिएँ म त तिम्रो त्यो पैसा लिएर म खाल अगाडि नुचेलालको घरमा चल्ने बाह्रमासे अड्डामा पुगेँ बुझ्यो फरास खेल्दा दसले एक हजार जितायो त्यसपछि फेरि म हजार रुपियाँ लिएर लाजिमपाट गएँ साहेबज्यू कहाँ त्यहाँ कति भयो साठी हजार रुपियाँ भयो त्यसपछि हिजो विष्णु पाउरुटीको खालमा जितेपछि ठ्याक एक लाख यो जुवा भनेको आँटको कुरो हो क्या वीरेन्द्र युद्ध हुन्छ नि त्यस्तै आँटीले मात्र जित्छ हेर तर जो युद्ध मैदानमा पुगेर डराउँछ त्यो चाहिँ गयो हार्छ त्यसले धीरेन्द्रले उसलाई निशब्द हेरिराख्यो ल आज म तिमीलाई अस्तिको दसको बदलामा सय रुपियाँ दिन्छु र आज साँझ चाहिँ यस्तो ठाउँमा लैजान्छु जहाँ तिमी जीवनभर भुल्ने छैनौ हेर अहिले चाहिँ म एकछिन सुत्छु तिन घन्टा चाहिँ मलाई नउठाउनु ल यति भनेर उनले सयको नयाँ नोट धीरेन्द्रलाई दिए नोटको ब्याग ओछ्यानको भित्तामा राखे र सिरकले मुख छोपेर सुते धीरेन्द्र भान्साको व्यवस्थामा लाग्यो तरकारी तेल मसला सबै सकिएको थियो जितौरीको सय रुपियाँको हरियो नोटले ऊ भित्रभित्रै फुर्किएको थियो ऊ बार बार त्यसलाई छामिरहेको थियो मानौ त्यो उसको सबैभन्दा प्रिय वस्तु हो त्यसै बखत धीरेन्द्रले बजारतिर निस्कने विचार गर्यो बा नरेन्द्रनाथले दशैंमा हालिदिएको नयाँ कमेज पाइन्ट र छालाका जुत्ता लगाएर ऊ बाहिर निस्कियो सड़क र घरहरू कुहिरोले छोपिएका थिए टाढा केही देखिँदैन थियो केही नजिकका वस्तुहरू मात्र दृश्यमान थिए चिया पसल किराना पसल पुस्तक पसल र स्टेसनरी खुल्ने तर्खरमा थिए त्यही टोलमा केही वर्ष अघि खुलेको काफ्लेको पुस्तकालयमा काम गर्ने केटो बडेमानको फलामी तालचामा साँचो घुमाइरहेको थियो दिल्ली बजारको चोकैको चौबाटो त्यो समय निकै चर्चित थियो उत्तरतिरको गल्लीमा सोभित दूतावास थियो र दक्षिणतिर कालिका स्थान भएर सिंहदरबार जाने बाटो पूर्वतिरबाट बानेश्वर हुँदै विमानस्थल र भक्तपुर जाने आउने सवारी साधन कुर्दथे लगभग चौथाइ कोष पश्चिमपट्टिबाट सहरको केन्द्र जोडिन्थ्यो चोकको दक्षिणतर्फ रहेको विजय मेमोरियल सँगै सांस्कृतिक संघ थियो जसको अगाडि भनेको नेपाली भाषाका महाकवि लक्ष्मी प्रसाद देवकोटाको शालिखले दिल्ली बजारको विशेष महत्वलाई झल्काउँथ्यो महाकवि देवकोटा दिल्ली बजारकै सन्तान थिए उनले नेपाली साहित्यलाई धेरै अनुमोल खजाना दिएका थिए उनका यात्री र मार्ग कविता धीरेन्द्रको नेपाली पाठ्यक्रममा थिए उसलाई ती दुवै कविता कण्ठ थियो कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो र उद्देश्य के लिनु उनी छुनु चन्द्र एक यो सम्झेर उसलाई बिना उद्देश्य भए पनि महाकविको शालिक खेर्न र एकछिन नजिक हुन मन भयो उसलाई यस्तो यसअघि पनि धेरै पटक भएको थियो त्यसै बेला पुडको कदका मसिनो ज्यान भएका कवि तथा शिक्षक शिवहरि शास्त्री चोकमा देखिए उनले मुठारिएको लट्ठी टेकेका थिए उनले कमै सुरुवालमाथि कालो कोट लगाएका थिए कोट पुरानो देखिन्थ्यो रङ खुइलिएको र खजमजिए जस्तो उनले लगाएका ढाका टोपी र कपडाका जुत्ता पनि पुराना लाग्थे यसबाट उनको विपन्न छवि निर्माण भएको थियो उनी धीरेन्द्रको स्कुलका सरलीकृत संस्कृत र नेपालीका गुरु थिए गुरु नमस्कार गरेँ गुरु उसले आवाजसहित हात जोड्यो के गुरु भन्छस् सर भन् सर अब गुरुको जमाना छ अब अब दुई सरको जमाना आयो उनले थस्केर भने उनको भनाइमा व्यङ्ग्यभन्दा बढी आक्रोश थियो धीरेन्द्र एकैछिन पक्का पर्यो के उनी रिसाएका थिए तर कोसित धीरेन्द्र अझै अल्मली हो उसको गुरु सम्बोधनले शिवहरि किन रिसाएका होलान् उसले बुझ्न सकेन यसअघि पनि ऊ उनलाई गुरु नै भनेर सम्बोधन गर्थ्यो कक्षामा पनि सबैले उनलाई सम्बोधन गर्ने शब्द गुरु नै हुन्थ्यो यसअघि उनी रिसाएको त कहिले थाहा भएन बरु उनी धीरेन्द्रको कक्षालाई शब्द र धातु घोक्न लगाएर झुपु झुपु उङ्गिरहेका हुन्थे तर जति उगे पनि विद्यार्थीहरूले चकचक गरेको र नपढेको चाहिँ उनलाई हेक्का हुन्थ्यो जब विद्यार्थीहरू उनी निधाए भनेर घोकमा छोडेर अरू कुरामा लाग्थे उनी पुलुक्क आँखा खोलेर आफूले टेक्ने गरेको लट्ठी भुइँमा बजार्थे पढपड मूर्खहरू भन्दै गर्जिन्थे त्यसपछि विद्यार्थीहरू घोक्न थालिहाल्थे गुरु फेरि आँखा चिम्लन्थे फेरि विद्यार्थीहरू किताबबाट भाग्थे यो क्रम निरन्तर चलिरहन्थ्यो अब कुरो के भने नि नेपाली र संस्कृतको कुनै महत्त्व छैन बाबु लेख्य भाषा जुन छ त्यो राम्ररी पढेस् तैँले अब त्यसैको भविष्य छ के भन्नु मैले उनले पहिलेकै तर्जमा भने र सरासर मैती देवीतर्फ लागे उनको घर त्यतै कतै थिए हो गुरु शिवहरी शास्त्रीको शाब्दिक झापटले सांस्कृतिक सङ्घतिर बढेका धीरेन्द्रका पाइला रोकिए उसले मन बदल्यो र एकछिन सडक छेउमा उभियो एकछिनसम्म उसले त्यहाँबाट मैती देवीतिर बत्तिएका गुरुलाई हेरिराख्यो मेक्ष भाषा राम्ररी पढ्नु उसको दिमागमा शास्त्री गुरुको यही वाक्य निकै बेरसम्म झन्झनाइरह्यो ऊ उभिएको बिन्दुबाट पूर्वतिर चटामारीको पसल थियो भने पश्चिमतिर हलवाईको दिल्ली बजारका ती दुवै पसल नामी पसल थिए दुवैका साहु नेवार थिए दुवै पसलले समयको मनोविज्ञानलाई दर्शाउँथे चटामारीको पसल मदोत्सवको चर्चित अखडा थियो भने हलुवाईको पसल सात्विकहरूको गौरव स्थल खास गरी तगाधारीहरू मिठाई पसलको शुद्धता बारे अनेक बयान गर्थे त्यो पनि फुलबुट्टा भरेर त्यहाँका मिठाई शुद्ध घिउबाट मात्र पाक्छन् कुराउने पनि पनि यति शुद्ध हुन्छ कि मैदा वा पिठो मिसाउँछ कि भनेर कल्पना गर्नु पर्दैन यस्तै यस्तै यता चटामारीको पसल पनि नामी हो त्यहाँ चटामारी र आयला खान सम्भ्रान्त पुरुषहरू समेत पुग्दथे चटामरीको पसलका अनेक किस्सा र ठट्यौली सुनाउँथे राज उनी पनि कहिलेकाहीँ त्यस पसलका ग्राहक बन्दथे उनको अनुसार त्यहाँ किसिम किसिमका मानिस आयला र चटामारी खान आउँथे एकजना राणा पाउसा थिए उनी त्यहाँ नियमित जसो आउँथे सुट र टाइले सजिएर एक रात उनले बेसमारी ठर्रा धोकेछन् उनलाई पिसाब लागेछ उनी पसलबाट निस्केर पहरको काँडाको झ्याङतिर लागेछन् फर्कँदा उनको पाइन्ट नित्रुक्क भिजेको थियो अच्छा असल है बाहिर पानी त परेको छैन त पानी पाइन्ट कसरी भिज्यो तपाईँको सोझै पाइन्टमै तुर्काउनु भयो कि क्या हो एउटा ढाकले सोधेछ होइन मलाई पुरा होस छ हेर मैले पाइन्टको टाँग खोलेरै पिसाब गरे हो यहाँ उनले हल्लिँदै भनेछन् अनि अनि भाउ साहब त्यसो भए कसरी पाइन्ट भिज्यो त ल्याफ ल्याफ्ती अर्कोले सोधेछ त्यही त म भन्दैछु त्यही त जादु भयो यहाँ बाबु साहबको पनि दिमाग चक्राएछ बसन्तराजले धीरेन्द्रलाई सुनाए थाहा छ धीरेन्द्र भएको के रहेछ खासमा बाबु साहबले टाँक त खोल्या रहेछन् तर कोटको टाँक अब नसामा यस्तै हुन्छ झुक्किएछन् उनी पाइन्टको टाँक भनेर कोटको टाँक खोलेछन् चटामरीको पसलका यस्ता किस्सा सुनेर धीरेन्द्र पनि मुर्छा पर्ने गरी हाँस्ने गर्थ्यो ऊ चौबाटो छेउ उभिएर यताउता हेरिरहेको बेला चटामरीको पसलसँगैको अर्को घरको झ्यालबाट लगभग उसकै उमेरकी एउटी केटीले टाउको निकाले त्यो केटी त्यस घरकी एक मात्र छोरी थिए त्यहाँ सधैँ ऊ मात्र झुल्किन्थे धीरेन्द्र यता डेरा बस्न आएदेखि उसलाई त्यही देख्ने गरेको थियो ऊ बारम्बार झ्यालमा आउँथे र बाहिर हेर्थे उसको हेराई सफा हुन्थ्यो धीरेन्द्रलाई लाग्थ्यो त्यस केटीले उसलाई नै हेरिरहेकी छे धीरेन्द्र पनि सावधानीपूर्वक त्यता हेर्ने गर्थ्यो तर आँखा जुत्दा ऊ न हाँस्थे न रिसाएको अभिनय गर्थे उसको सुकिलो र सपाट अनुहारमा संवेदनाको कुनै रङ हुँदैनथ्यो झ्याल भित्रकी त्यो केटी भावहीन पुतली जस्तै भए पनि निकै राम्री लाग्थे धीरेन्द्रलाई किन यस्तो भयो ऊ आफै पनि चकित थियो त्यो नै पहिली केटी थिए जसले उसलाई आकर्षित गरेकी थिए के जादु थियो त उसमा वास्तवमा उसमा कुनै जादु थिएन तर पनि उसलाई सम्झेर ऊ अनेक उडन्ते कल्पनामा रमाउँथ्यो डेरा पुगेपछि राति सुत्ने बेला ऊ उसको अनुहार सम्झन्थ्यो र सपनामा त्यो आओस् भनेर चिताउँथ्यो तर के कारणले हो अहिलेसम्म ऊ सपनामा चाहिँ आइहालेकी थिएन उसलाई देखेपछि उसले आफूलाई मन पराउने गायत्री थापालाई समेत बिर्सेको थियो एकपटक धीरेन्द्रले उसलाई निकै भद्दा दृष्टिले हेऱ्यो तर त्यस केटीले उसलाई त्यसरी नै हेरी मानौ उसका दुईटा आँखा काँचका गुच्चा मात्र हुन् स्थिर र गतिहीन त्यस केटीले हेरेपछि उसले सुजन तन्डुकारसँग भर्खर सिकेको नेवारी गीत सम्झियो झ्याली चुङ्गु थुकमा वही ल्यासे जितमा उसलाई भित्रभित्रै एक प्रकारको आनन्दले लखेट्न थाल्यो त्यति नै खेर त्यो केटी झ्यालभित्रको अध्यारोमा लुप्त भए झरझराउँदो व्यक्तित्व भएकी गायत्री थापाबाट विकर्षित हुने मानिस कसरी यो निर्जीव पुतली जस्ती केटीप्रति आकर्षित हुन पुग्यो बिस्तारै कुहिरो पातलिँदै जान थाल्यो आकाशमा चढिरहेको सूर्य सानो चटामरी जस्तो देखियो वातावरणमा केही उज्यालो बढ्यो मानिसहरूको चहल पहल पनि थपियो तिरबाट खरपनमा सागपात बोकेर पैदल आएका किसानहरूसँग साग किन्न स्थानीय ग्राहकको भिड बढ्यो त्यति नै खेर केही थोत्रा लहरी र खुल्ला हुड भएका जीपहरू कालो धुवा छोड्दै त्यहाँबाट बाघ बजारतिर हुइकिए एकाएक आएको कर्कश ध्वनि र अस्वस्थ धुवाले वातावरण खजमझिन पुग्यो खर्पन बोकेको एउटा किसानसँग रायोका दुई मुठा साग किनेपछि धीरेन्द्रले फेरि उही चटामरीको पसलको छिमेकी झ्यालतिर हेर्यो केटी अझै प्रकट भएकी थिएन तर त्यसै बेला एउटा बलियो हात उसको पछाडिबाट कठालोमा प्रकट भयो बौन त्यो झ्यालतिर हेर्ने होइन है त्यो चाहिँ मेरो एकलौटी हो नि फेरि बुझ्याओ उसले यति मात्र भन्यो र कठालो छोड्यो त्यो कठालो समात्ने मान्छे थियो विक्रम राई विक्रम राई नामको चर्चित गुण्डा जसलाई दिल्ली बजारले मात्र होइन सहरका धेरैले चिन्दथे सहरमा हुने सरकार प्रेरित अनेक दङ्गा फसाद र झै झगडाहरूमा उसको नाम जोडिन्थ्यो कैयौं पटक स्थानीय पत्र पत्रिकामा उसका करतुतका समाचार छापिसकेका थिए विक्रम धीरेन्द्र भन्दा चार वर्ष जति जेठो बलिया तिग्रा र पाकुरा भएको युवक थियो उसको अनुहार भेउट जस्तो बाटुलो थियो मुहारमा बिलाएका आँखा र थेप्चो नाकले ऊ झन विशेष देखिन्थ्यो धीरेन्द्रले धेरै पटक उसलाई त्यहाँ देखिसकेको थियो ऊ स्कुल जाँदा र फर्किँदा पारिपट्टि सामुन्नेको काफ्लेको पुस्तक पसलको मुढामा ऊ बसिराखेको हुन्थ्यो पुस्तक पसलको धनी सोझो मानिस थियो ऊ विक्रम राईलाई केही भन्न सक्दैनथ्यो विक्रम राईले हरेक दिन नयाँ कमिज र नयाँ पाइन्ट लगाएको हुन्थ्यो टाइट पाइन्टको फेसन चल्दा टाइट र बेलबटनको समयमा बेलबटन ऊ पारीकी केटीलाई हेर्ने मात्र होइन सिटी बजाएर केटीको ध्यान आफूतिर तान्ने हरकत पनि गर्दथ्यो टोलमा अरूले पनि उसलाई हप्काउन सकेका थिएनन् ऊ भर्खरै पञ्चायती राज्यले खोलेको राष्ट्रवादी विद्यार्थी मण्डलको केन्द्रीय सदस्य थियो ए तँलाई थाहा छ त्यो केटीको नाम थाहा छ तलाई उसले आँखा तर्दै फेरि सोध्यो थाहा छैन धीरेन्द्रले डरले बिग्रेको स्वरमा भन्यो नामै थाहा छैन भुत्रो हेर्छस् त उसलाई हेतालको नाम नाम त थाहा छैन थाहा नभएपछि सोध्न त लुरे बाहुन मलाई थाहा छ त्यसको नाम त्यसको नाम हो माया देवी श्रेष्ठ र म चाहिँ त्यसको लभर हो बुझिस् lover I love Maya Devi के अझै बुझिनस् बुझे बुझे डरले उसको अनुहार झन् कालो निलो भयो अनि बुझेको भए भुत्रो उसले हात उठाएर धीरेन्द्रलाई ठोकुला जस्तो गर्यो धीरेन्द्र मन बिगारेर दुई मुठा रायो हल्लाउँदै लुरुक्ख डेरातिर फर्कियो साझ धीरेन्द्रलाई बसन्तराजले भने थाहा छ धीरेन्द्र आज म तिमीलाई यस्तो गजबको संसारमा लिएर जान्छु तिमी तङ पर्छौ धीरेन्द्र स्कुलबाट आएर नेपाल प्रो सेलेक्सनको द एम्परर्स न्युज क्लथ कथा टुटे फुटेको अङ्ग्रेजीमा वाचन गरिरहेको थियो उसले पुलुक्क आँखा पल्टाएर बसन्तराजलाई हेऱ्यो र आँखाको भाकाले सोध्यो कहाँ लानुहुन्छ भनेर आज बसन्त सेना कहाँ जाने बसन्त सेना कहाँ खुब राम्रै छ हौ धीरेन्द्र त्यो बसन्त सेना यो कस्तो नाम हो बसन्त सेना <laughs> बसन्त सेना भनेको यो संस्कृत नाटककार शुद्रकको कटिकम नाटककी एउटा पात्रको नाम हो त्यो एउटा नामुद विष्या थिए हेर नाटकमा उसलाई सरलीकृत संस्कृत समेत गाह्रो लाग्ने विषयमा पर्थ्यो भने संस्कृत नाटकका बारेमा उनको कुरा धीरेन्द्रले कसरी बुझ्नु फेरि भेष्या सुन्दै डरलाग्दो शब्द भएन यो वसन्त सेना र गरिब बाहुन चारू दत्तको बिचमा यस्तो गजबको प्रेम थियो धीरेन्द्र त्यो नाटकमा ओ हो हो तर त्यो नाटकको चारू दत्त चाहिँ म होइन नि फेरि बसन्तले यति भने र आफ्नै संसारमा आनन्दले डुबे झट्ट धीरेन्द्रले चाहिँ मायादेवी श्रेष्ठलाई सम्झियो मायादेवी उसका मनमा थिए तर खलनायक विक्रम राई आएर उसलाई धम्की दिइसकेको थियो विक्रम उसलाई मायादेवीका मनमा बस्न दिने हालतमा थिएन वसन्त राज र वसन्त सेना अगाडिको नाम त दाई र उनको मिल्ने रहेछन् दाई होइन हो नाम पनि मिल्छ र मन पनि मिल्छ र कुरो के भने नि त आज मसँग एक लाख ग्यास छ यो पैसाले म दिल्ली बजारमा दुईवटा ठुल्ठुला घर किन्न सक्छु सक्छु कि सक्दिनँ तर म किन्नेवाला छैन यो घर यो रुपियाँ पैसा हेर मेरो जीवनको लक्ष्य होइन आनन्द र प्रेम मेरो एक मात्र गन्तव्य र हो म प्रेम र पैसामा निकै कमजोर पनि छु प्रजातन्त्रका योद्धा छन् नि हाम्रा सान्दाई सान्दाई पनि त त्यस्तै छन् भनेर मैले धेरै ठाउँमा सुनेको छु सान्दाई भनेको को नि सान्दाई भनेको अब तिमी अलि सानै छौ बालकै छौ धीरेन्द्र कुरा बिस्तारै बुझ्दै जान्छौ तिमीले बुझ्छौ बुझ्छौ बिस्तारै दाई अनि दाई कि त्यो आइमाईको नाम बसन्त सेना भनेर चाहिँ कसले राख्या होला यो कस्तो अलि अनौठो नाम भएन दाई बसन्त सेना मैले नै राखिदिएको नाम उसको खास नाम चाहिँ हो मैया छ म उसलाई खुब प्रेम गर्छु बुझेन कि ऊ सहरका अरू भेष्याहरूभन्दा धेरै फरक छ मलाई फेरि माया पनि त कम त गर्छ त्यसले अनि दाई कि प्रेमिकाकोमा मलाई मलाई किन लानु पर्यो त दाई <laughs> त्यहाँ अर्की पनि त छ अर्की छ क्या एउटा सानी फुच्ची तँलाई सुहाउने त उसित प्रेम गर हजुर दाइ अनि त्यो मायादेवी जत्तिकै राम्री छ दाइ दाइ मायादेवी खो मायादेवी त्यो फोटो स्टुडियोको बहिनी अँ दाइ त्यसलाई मायादेवी भनेर भन्थ्यो क्या अरे त्यो विक्रम राईले को विक्रम राई विक्रम राई के दाइ त्यो गुन्डा छ नि त्यसलाई दिल्ली बजारेहरूले पनि त केही गर्न सक्दैनन् उसको जम्मै रासलीला टुल्टुलो हेरेर बस्छन् दाई केही गर्न सक्दैन त्यसलाई अन्त दाई महावीर एघारका दाईहरू पनि त्यो आएपछि पुच्छर लुकाएर यताउता दुलोमा बस्छन् दाई विक्रमको नाम सुनेपछि अब हुन त होला महावीर एघार त फुटबलमा पो नामी छ त अनि मारपिटमा त छैन त्यही नि दाई जेसुकै होस् मैले सक्ने हो भने नि दाई म त्यो विक्रमैका दुइटै आँखा फुटाएर अन्धो बनाइदिन्थेँ दाई त्यसलाई धीरेन्द्रले आक्रोशमा भन्यो अब बोल्नु मलाई थाहा भयो त्यो मान्छेको बारेमा विक्रम राई त्यो त्यो त्यो त्यो मान्छे पञ्चायती विद्यार्थी सङ्गठन राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको त आँखै हो नि त अब त्यसको पछाडि त पाँच हजार सैनिक छन् पाँच हजार पुलिस छन् अदालत छ सिङ्गो राज्य छ के सोच्याछस् तैँले बसन्तराजले भने त्यही त त्यसैको हाडमा त त्यसले यो सब जात्रा मचाइरहेछ नि मायादेवीको परिवार मात्र होइन दाई ऊ यता आएपछि पुरा टोलको खुट्टा थरथर कामिरा हुन्छ ल ल छोडफुचे त मायादेवीको चक्करमा नलाग म तँलाई मेरी बसन्त सेनाकी बहिनी मिलाइदिन्छु भनिरहेको छु त सानी छ राम्री छे चिटिक्क पर्या छे हँ बहुत है म त जान्न दाइ नै जानुहोस् हिँड हिँड उठ जीवनमा अनुभव गर्नुपर्छ नि खास गरी एउटा प्रजातन्त्रवादीले त जम्मै कुराको अनुभव लिनुपर्छ अब तपाईँ त पन्ध्र वर्षको भइसकिस् हो कि होइन त पन्ध्र वर्षको हुँदा त मेरो बिहे भइसकेको थियो के सोचेछस् तैँले दाइ एउटा कुरा सोधौँ यो वसन्त सेनाकोमा जाँदा भाउजू रिसाउनुहुन्न म कहाँ जान्छु के खान्छु के गर्छु थाहा हुन्छ तेरि भाउजूलाई अनि हजुरका बा खेमराज मार्सा बा पनि त उइड्याङका मुला हुन् संस्कृत पढ्या बोका वसन्त मरिमरी हाँस्न थाले बोका रे दाई संस्कृत त तपाईँले पनि पढायो होइन दाई हो नि मैले पनि पढ्या हो अनि तपाईँको बा मात्रै बोका किन नि त दाई त्यसो भए किनभने हाम्रो बा तेरा बाका अन्धभक्त छन् तेरो बाले मान्छे नै मारे भने पनि पत्याउँदैन तेरो बा कहिले काहीँ जाँड रक्सी खान्छन् भन्ने कुरा गऱ्यो भने लाठो लिएर खेद्न आउँछन् अनि तेरा बा प्रेम पनि गर्छन् भन्यो भने त तरबारै झिकेर झम्टिने बेर्ला हुन्नन् शुद्ध शाकाहारी बाहुन त्यसैले बोका भने तिमीलाई बुझिनस् अनि दाइ संस्कृत पढेर पनि तपाईँ चाहिँ कसरी बोका हुनबाट जोगिनु हो त दाइ अब मैले संस्कृत पढे पनि म ऋषि शुक्राचार्य र भौतिकवादी चार लाइनको फरे नि त त्यही भएको कारणले गर्दा त्यही यो चार र शुक्राचार्यको लाइन चाहिँ कस्तो दाइ खासमा यही जाँड खाने जुवा खेल्ने अनि बेस्यासित प्रेम गर्ने बाहुन बुझिनस् लटक दाइ एउटा कुरो सोधौँ अनि हाम्रो बाह्र यो विक्रम राईमा के फरक हो त दाइ यो विक्रमको व्यवहार देखेपछि त अब हाम्रो बा पनि त्यस्तै बोकै हुन् कि झैँ लाग्न थालेछ दाइ मलाई त धीरेन्द्रले पनि कहिले कहिलेदेखि सङ्ग्रह भएको रिस पोख्दै भन्यो त्यस्तो होइन हेर धीरेन्द्र तिम्रो बा हाम्रा बा जस्ता साँगुरा छैन र तिम्रो बा विक्रमै पनि होइन हुन त मलाई प्रजातन्त्र मनपर्छ तर तिम्रा बा हाम्रो समयका के त हाम्रो समयका प्रगतिशील व्यक्ति हुन् कहाँ विक्रमीसित दान मिल्छ त उनलाई उनी त न्यायप्रेमी मान्छे हुन् देशभक्त मान्छे हुन् तिम्रो बा त मलाई निकै मनपर्ने मान्छे हुन् धीरेन्द्र बसन्तराजको कुराले धीरेन्द्रको आत्मा ढुङ्गा लागे जस्तो भयो भित्रभित्रै रिस जन्मियो तर उनलाई आफ्नो अनुहार बदलिएको थाहा नहोस् भनेर उसले मुन्टो अर्कोतिर फर्कायो ल यी सब कुरा छोड धीरेन्द्र छिटो जुत्ता लगाऊ लुगा लगाऊ जम बसन्त सेनाको घर हो जय बागेश्वरीमा अब आज त्यतै सुते पनि हुन्छ सुत्ने ठाउँ पनि छ उठ उठ बसन्त बालक झैँ लाडिन थाले बोधाई म त जानु त्यहाँ तपाईँ मात्र जानुहोस् ल मैले भनिहालेँ त तेरो आत्मा मेरो बोके भाउको प्रेत छ म चाहिँ पो तेरा बा प्रधान पञ्च नरेन्द्रनाथ अधिकारी जस्तो छु त त एक्लै भात पकाएर खान्छस् यहाँ कस्तो रहेछ ल त अब यो सुटकेसको राम्रो रेखदेख गर त्यहाँ ठ्याक्कै कति छ पैसा थाहा छ चौरानब्बे हजार भोलि मात्रै आउँछु फेरि यो मायादेवीको कल्पनामा अनिन्दो चाहिँ नबस्ने फेरि यति भनेर उनी हाँस्दै निस्किए कालो सुटकेस बसन्तराजको खाटको सिरानमा थियो र त्यसलाई दोलाइले छोपिएको थियो उनी साथ धीरेन्द्रलाई त्यही पैसाले चिन्तित पार्न थाल्यो अरू त त्यस्तो असुरक्षाको कुरा थिएनन् घरधनी ठिकै थिए र टोलमा पनि नराम्रा मानिस थिएनन् तर वसन्तराजले जुवा जितेको कुरा बाहिर सार्वजनिक भइसकेको थियो त्यो कुरा ठाउँ ठाउँमा पुगिसकेको हुनाले पेसेवर डाँका र चोरहरूले त्यो थाहा पाइसकेका हुन सक्थे अचेल सहरमा चोरी चकारी बढेको कुरा राष्ट्रिय दैनिक पत्र र अरू अखबारले लेखिराखेका थिए कसैको पसलको ढिक भरिएको कसैको घरको गाह्रो खनेर पैसा गरगहना र अमूल्य सामान लुटिएका खबर छापिएका हुन्थे मानिसहरू आपसी भेटघाटमा पनि चोर आतंककै कुरा झेक्थे बसन्तराज हुन्जेल धीरेन्द्रको ध्यान पैसापट्टि गएको थिएन जब उनी हिँडे ऊ अतालिन थाल्यो उसले सुटकेसलाई उचालेर खाटमुनतिर छिरायो त्यसको केही समयपछि फेरि त्यस ठाउँबाट झिकेर भान्सा खण्डको कुनामा रहेको चामलको बोराले छोप्यो त्यसपछि पनि मन शान्त भएन र त्यसलाई झिकेर काखमा लियो हत्तेरिका आज धीरेन्द्रलाई कस्तो समस्या आइलाग्यो सुटकेसको फस्टनर खुल्लै थियो र सुरक्षाको लागि त्यसमा ताल्चा पनि मारिएको थिएन उसले फस्टनर फुकालेर हेर्यो भित्र सय सयका नोटहरू खाँदिएका रहेछन् ती नोटले उसलाई कुनै डरलाग्दो जीवले झैँ काँचै खाउला जसरी हेरिरहेका थिए बसन्तराजको खाटमन्तिर थियो एउटा टिनको ठुलो ट्याङ्का त्यसमा पहेँलो तालचा झुन्डिएको थियो त्यसको साँचो उसित थिएन बसन्तराजले त्यसमा राखेर गएको भए पनि त हुने साँच्चै यी मनुवा पनि गए गुज्रेकै छन् लफङ्गा यिनको कुनै कुरा अनुशासनमा हुँदैन यो तथ्य नरेन्द्रनाथलाई थाहा नभएको होइन तर उसका बाले जानेरै उसलाई सताउने नियतले यस्ता मानिसको सङ्गत गराएका हुन् उसले निकै बेर यसरी सोच्यो र उसलाई आफ्नो बाबुसँग रिस उठेर आयो फेरि एकैछिनमा उसको मनले कोल्टे फेर्यो त्यसो पनि कसरी भन्नु वसन्तराज मनका सफा छन् र अर्कालाई ठगेर पनि खाँदैनन् फगत भद्रगोल मात्र छन् उनी अरू मानिसलाई अभर पर्दा पछि हट्ने खालका मान्छे पनि होइनन् बरु हो मोजमस्तीमा रम्ने किसिमका छन् उसको पढाइमा हानि नहोस् भनेर धेरै चिन्ता पनि गर्छन् उनले टाटे पल्टेर हारेको समयमा पनि उसलाई भोको राखेका छैनन् टोलको किराना पसलमा उधारो खाता खोलिदिएका छन् कतिसम्म भने पसलेलाई भनेका छन् यो फुच्चेलाई नगद चाहियो भने त्यो पनि झिकेर दिनु म त्यसको साउ विवाह समेत तिरौला नरेन्द्रनाथले वसन्तराजलाई जसरी महिना महिनामा एकमष्ट रुपियाँ दिन्थे त्यो कार्यतालिकामा व्यवधान हुँदा पनि वसन्तराज कुनै गुनासो गर्दैनथे उनको सहयोगी व्यवहारले धीरेन्द्र धेरै प्रभावित थिए हो तर आज उनले यत्रो पैसाको गुठुरी उसलाई छोडेर गए सिङ्गो फुलचुकी पहाडले थिचेर गए त्यो रात उसले मैदा जत्तिकै सेती मायादेवीलाई एक पटक पनि स्मरण गरेन उसको सट्टा वसन्तराजको नोटले भरिएको भद्दा सुटकेसको चिन्ताले थिचियो र रातभरि अर्धनिन्द्राको उतार चढावमा ऊ बरबराइरह्यो जिन्दगी र जुवा साउनको पहिलो साताको एक बिहान प्रचण्ड गर्मी थियो धीरेन्द्र असिन पसिन हुँदै सुजनको घरतिर जाँदै थियो टुकुचाको पुलमा ठ्याक्कै उसित भेट भयो ल सुजन अनि म त तेरैमा आउन आँट्या त या म त आजदेखि शिवहरि शास्त्री सरकोमा पढ्न जान थालेको बिहान बिहान एक घन्टा ट्युसन अनि कति फिस लिन्छन् रे त शिवहरी सरले त्यही महिनाको तिस रुपियाँ भनेका छन् नत्र त म त एसएलसीमा गुल्टिने पो भएँ यार ल ल ठिक छ ठिक गरेछस् तैँले म त म्याथ र इङ्ग्लिसमा त भन्दा नि कमजोर भएछु नि सुजन म त सँगै पढौँ भनेर पो जान लाथेँ खासमा तेरोमा यसो गर्नु त पासा त इङ्ग्लिस र म्याथमा ट्युसन पढ अब एसएलसी त जसरी नै पास गर्नुपर्छ हेर नत्र बा आमाको चित्त पनि दुख्छ अनि अरूहरूको अगाडि पनि फेरि लाज हुन्छ हो कि होइन भन् त सुजनले भन्यो दस कक्षाको अर्धवार्षिक परीक्षामा सुजन तन्डुकार नेपाली र संस्कृतमा उत्तीर्ण हुन सकेन प्रधान अध्यापक भगवान राज अर्यालले उसलाई बोलाएर भने कि भोलि बालाई लिएर स्कुल आऊ तिम्रो विषयमा सल्लाह गर्नु छ स्कुल छुटेर गएपछि उसले भगवान राज सरको उर्दी जस्ताको तस्तै बालाई सुनायो तर भोलिपल्ट उसका बा स्कुल जान अन्कनाए उनले भने म हेडसरसित कुरा गर्न सक्दिन मलाई लाज लागेर आउँछ सुजनले जति नै जिद्दी गरे पनि उसका बाले मान्दै मानेनन् बरु उनले सुजनलाई बा बिरामी छन् भनेर ढाँट्न अराए यसको सट्टा उसका किसान बाले उसलाई संस्कृत र नेपालीमा ट्युसन पढाउने भएछन् अङ्ग्रेजी र गणितमा चाहिँ उसले प्राप्त गरेको अङ्क प्रथम श्रेणीको न्यूनतम लाइन भन्दा केही माथिको थियो टुकुचामा भेटिएका दुवै मित्र दिल्ली बजारतिर फर्किए काफ्लेको पुस्तक पसल अगाडिको फुटपाथमा स्टुल राखेर विक्रम राई बसिराखेको थियो ऊ धीरेन्द्रलाई देख्न साथ सिनेमाको चालु खलनायकले चाहिँ आँखा तर्न थाल्यो ए अब फेरि तैँले त्यो झ्यालमा हेरिस् भने नि तेरो दुइटै आँखा गयो नि फेरि बुझिस् के त्यसो गर्न त गाह्रै पर्ला धीरेन्द्रले भित्रभित्रै डराउँदै तर चर्को स्वरमा भन्यो त्यसबेला ऊ रिसको उत्कर्षमा पुगेको थियो हे बोन साला अबको केही दिनमा तिम्रो जस्तो यो टोलको सबै केटाहरू छ नि मेरो साला हुन्छ क्या साला बुझ्यौ विक्रम मारपिटमा उत्रला भन्ने ठानेको ऊ त हाँस्न पो थाल्यो धीरेन्द्रलाई पनि यता जङ चल्यो उसले सोच्यो बाटाको इट्टाको टुक्रा टिपेर टाउकोमा बजाइदिउँ तर सुजनले उसलाई तानेर अगाडि पुर्यायो सुजन यो टोलमा कुनै गतिलो मान्छे बस्दैन के सबका सब हुतियाएर मात्रै बस्छन् अलिक पर पुगेपछि धीरेन्द्रले भन्यो त पनि के भएको फेरि यस्ता गुन्डासित मुखमुखी लाग्नु राम्रो हुन्छ त अब यहाँको असल मान्छेहरूलाई पनि मन पर्दैन यो सब कुरा त्यसैले केही पनि भन्दैनन् बुझिनस् के दुखेको असल हुने नि यहाँको मान्छे एउटा गुन्डा आएर हाक्का हाकी एउटा छोरीको हुर्मत लिन्छ पुरा टोल त्यसलाई हेरेर बस्छ अन्याय अन्याय गर्नु मात्र होइन नि सुजन अन्याय सहनु पनि त पाप हो थाहा छ नि तलाई उसले पुराना मानिसहरूको भनाइ दोहोऱ्यायो छोड्दैन छोड्दै गुन्डा हुन् त यो गुन्डा फेरि यो मण्डली पनि हो क्या यसको विरोधमा लाग्नेलाई व्यवस्था विरोधी भनेर थुन्न लान्छ अरे अनि कसले आठ गर्छ भन्छ त्यही के हो के हो यो त्यही मायादेवीको दाई पनि कोर्खलाको बोट जस्तो रहेछ मेरो दिदी बहिनीलाई यस्तो व्यवहार गर्नलाई त म बाबा छप्पा छप थिएँ मुला काटे चाहिँ बुझिस् <laughs> अब तेरो बहिनी नै छैनन् अन्त त सजिलो काट्छु भनेर भन्छस् नि छोड्दै सुजनले ठट्यौलीमा भन्यो धीरेन्द्रको डेरा अगाडि पुगेपछि सुजन छुट्टियो र मैती देवीतर्फ लाग्यो धीरेन्द्रले टाढैबाट भए पनि काफ्लेको पुस्तक पसल र त्यसको ठिक सामान्यको झ्यालमा हेर्यो झ्यालमा मायादेवी श्रेष्ठको टाउको देखियो र तल फुटपाथमा विक्रम राईको त्यो देखेर धीरेन्द्र उदास भयो उसको उदास मनलाई अझ बढी बिगार्न आकाशमा झुन्डिएको पहेँलो घाम अझ अरू ज्यादा पोल्ने भएर धरतीमा झार्यो एसएलसीको डर पनि अब सकियो परीक्षामा आएका सबै प्रश्नको उत्तर राम्रो भएकोले धीरेन्द्र सन्तुष्ट थियो एसएलसीलाई भुक्तभोगीहरू फलामको ढोका भन्दछन् यस्तो कठिन ढोकामा सहजै छिर्न सकिने आशाले ऊ मख हुनु पनि स्वाभाविक थियो जाँच सकिएको भोलिपल्टै ऊ घर आएको थियो घर आएको केही दिनपछि राजा महेन्द्र हृदयघात भएर बितेको खबर आयो उनी शिकार खेल्न चितवन गएका थिए राजा बितेको खबर सुनेर प्रधान पञ्च नरेन्द्रनाथ अधिकारी एकछिन बेहोस भए उनका आँखा रुलाए र पसिनाले निथुक्क भिजे त्यो मागे जाडोमा पत्नीले एक गाग्री जति पानी उनको शरीरमा खन्याएपछि मात्र उनी पौरिए र बिस्तारै रुन थाले त्यही दिन उनले कपाल खौरिए र तेह्र दिन नुन पार्ने अठोट पनि गरे त्यस अवधिमा उनी हरपल महेन्द्रको गुणगानमै लिप्त रहन्थे बारम्बार उनी भन्थे श्री पाँच महेन्द्र धेरै राम्रो राजा भई बक्सिन्थ्यो मौसुबको शासनकालमा नेपाली राष्ट्रियता बलियो भयो देशको विकासको जग पनि मौसुबले नै बक्सेको मौसुब मेरा बा पछिका बा होइ बक्सिन्थ्यो मौसुबको असामयिक अवसानले विकास र सुधारका मुद्दाहरू त काँचै रहने भए म पनि टुहुरो हुने भएँ त्यस लगत्तै फागुन महिनामा मायादेवी श्रेष्ठलाई विक्रम राईले भगायो फागुनको दोस्रो सातातिर एक शनिबार गाउँमा आएका बेला राजले यो खबर धीरेन्द्रलाई सुनाए कि राई र श्रेष्ठको जात नमिलेकोले परम्परागत संस्कार अनुरूप बिहे त भएन तर पनि सहमतिमै त्यो उत्सव चाहिँ सम्पन्न भयो जातपातको कुरा त त्यस्तै हो दाई मन मिलेपछि के भयो र तर यो बिहे सहमतिमा भएको हो त दाई मायाका बाबाले त्यस्तो गुन्डालाई आफ्नो छोरी दिए होला नि त दाई भन्नुहोस् त तपाईँ अब विक्रमको चर्तिकलाले मायादेवीको बाबामा नै विक्षिप्त भएको थियो अरे हुन त उजेको दाई पनि त डरायो तिमीलाई त थाहा छ नि सबै टोलका मानिस उनीहरूका गुठियार जम्मैले त्यो तमासा चाहिँ नलम्ब्याउन गुनासो गरेके स्वयं अब मायादेवीलाई पनि कसै न कसैसँग त बिहे गर्नै पर्थ्यो विक्रमको उत्शृङ्खलताकै कारण उसलाई आफ्नै जातका केटाले मागेर बिहे गर्ने सम्भावना पनि त थिएन त्यसैले उसले पनि हला विलाप गर्दै विक्रमसित बिहे गरेमा मेरो मन्जुरी छ भनेर भनिदिएछ त्यसपछि परिवारको मिलेमतोमा गुहेश्वरीमा गएर छोटो छोरी त बिहे गरेर पन्छाएछन् एकले अर्कोलाई माला लगाएपछि तिम्रो के भन्छन् बिहे नै सकिएछ त्यस्तो भएछ त्यहाँ फाइदा त्यो विक्रमकै त घर अर्की स्वास्नी पनि छ भने होइन र भने उसलाई मुलुकी एनले समात्दैन मुलुकी एनले छुँदैन त अब घरमा भने उसको भोजपुरको गाउँमा छ अरे अब उसले यहाँ आएर उजुर गरे पो त ऐन लाग्छ अब ऐन नै लाए पनि नयाँ स्वास्नीसँग नाता त कायम भइगयो नि यसै पनि हो कि भन न खै त्यसो भए त्यस्तो कानुनको के अर्थ भयो त नि मुलुकी ऐन त गफाडीको गफ मात्र त रचन दाइ अब ऐनको नि कुनै खासै मतलब छैन वीरेन्द्र जेठी स्वास्नीले उजुर गरी भने मात्र विक्रम पुलिस हिरासतमा एक दुई रातलाई थुनिने हो त्यति हो अब नत्र उसको पञ्चायती सत्तासम्मको पहुँच छ त्यति सङ्कट पनि नपर्ला भन्छु म त राजका कुरा सुनेपछि धीरेन्द्रको मन त्यति ठिक भएन उसले आफ्नो बा नरेन्द्रनाथ र विक्रम राईलाई एउटै तुलोका दुईवटा पाटा ठान्यो बाले जे गरे पनि उसलाई सकस हुन्थ्यो अनि विक्रम राईले त उसले ख्यालख्यालमा मनमा राखेकी केटीलाई उडाएर उसको कमजोरीलाई गिजाइदिएको थियो यसरी राजा महेन्द्रको मृत्युमा सारा मुलुकले शोक गरिरहेका बेला धीरेन्द्रका आँखा अघि चाहिँ आफ्ना बा र विक्रम राईको संयुक्त अनुहार झलझल आइराख्यो के साँच्चै ऊ मायादेवी श्रेष्ठलाई प्रेम गर्थ्यो त अह यो सत्य थिएन ऊ प्रेमको भोको हुन्थ्यो भने झरझराउँदै व्यक्तित्व भएकी गायत्री थापाको सुलभ स्नेहबाट किन पछि हट्थ्यो गायत्रीले गाउँको स्कुलबाट छुट्टिने समयमा उसलाई सम्झिरहन गरेको आग्रह किन बिर्सिन्थ्यो फेरि धीरेन्द्र मायादेवीलाई यदि प्रेम गर्दैनथ्यो भने अर्को सत्य तथ्य के थियो त त्यसो भए तथ्य यहाँ गोलमाल थियो सायद स्त्रीप्रति अनुराग र स्वीकारका नाममा उसलाई कुनै जीवन्त नारीको आवश्यकता थिएन ना। त्यसैले काँचका आँखा भएकी प्रति उसको मोह बढेको थियो यही क्रममा विक्रम राई आएर जोडियो उसका बात पहिलेदेखि नै उसको मनबाट नहट्ने गरी जोडिएका छँदै थिए यस्तो मनोविज्ञानका पछाडि धीरेन्द्रभित्र बाक्लो लेउ झैँ संग्रह भएको अहंकार थियो उसको त्यो अहंकार आफ्ना बाको तानासाई अनुहार विरुद्ध हुँदै राष्ट्रवादी गुण्डा विक्रम राईसँग गएर ठोकिएको थियो अहिले ऊ त्यही अहंकारको चेपुवामा छटपटाइरहेको थियो अहंकारको ठूलो भारीले थिचेपछि मानिसको हविगत अनौठो हुने रहेछ एसएलसी दिएपछिका तिन महिना धीरेन्द्रले गाउँको स्कुलमा अवैतनिक शिक्षक बनेर गुजार्यो खेमराज गुरु बिस्तारै बुढिँदै गएका थिए उनको पढाइ संस्कृततर्फको मात्र भएकोले केही वर्ष अघि नै स्कुलमा अर्का प्रधान अध्यापक आइसकेका थिए नयाँ प्रधान अध्यापक तुलनात्मक रूपले खेमराज भन्दा जवान र अङ्ग्रेजी पढेका थिए उनी आइए उत्तीर्ण गरेका थिए उनको योग्यता निम्न माध्यमिक तहसम्म प्रधान अध्यापक हुन पर्याप्त थियो नयाँ प्रधान अध्यापक विष्णु प्रसाद ढुङ्गाना जोरपाटीका बासिन्दा थिए उनको ससुराली घर थियो आनन्दपुरमै धीरेन्द्रले स्कुलमा स्वयंसेवी शिक्षक हुन्छु भनेपछि विष्णु प्रसादले नमान्ने कुरै थिएन स्कूलको इतिहासको जग र गाह्रो उसका बा नरेन्द्रनाथ अधिकारीले हारेका थिए विद्यालय सहयोग समितिको अध्यक्ष पनि नरेन्द्र स्वयं थिए समितिका अरू सदस्य पनि थिए तर ती सबैको सत्व र शक्ति नरेन्द्रनाथबाट निश्रित हुन्थ्यो अरूहरू सबै उनका रबर स्ट्याम्प मात्र थिए उनले जे भन्छन् त्यही मान्ने स्कुलको आफ्नै भवन बनेपछि धीरेन्द्रको पुरानो घरको पिँढीमा चलेको स्कुल त्यहाँ सरेको निकै वर्ष भइसकेको थियो नयाँ भवन शिवालयको छेउमा थियो शिवालयसँगै सयौं वर्ष पुरानो पिपलको रुख थियो र त्यसको दक्षिणपट्टि भुइँतले लामो टहरो बनेको थियो टहरो पाका इट्टाले बनेको र त्यसको छानो थियो जस्ता पाताको भवन तयार भएकै वर्षदेखि चैत या वैशाखको हुरीले जस्ता पाता उडाएर परको खहरेमा पुर्याइदिने गर्थ्यो त्यसमा प्रधान पञ्च नरेन्द्रनाथलाई कुनै फिक्री थिएन सरकारमा उनको राम्रो पहुँच भएकोले हुरीपछि मुर्कट्टा जस्तो बनेको भवनको उद्धार तत्कालै भइहाल्थ्यो विशेष गरी जिल्ला पञ्चायत गृह मन्त्रालय वा स्थानीय विकास मन्त्रालयले नयाँ जस्ता पाता र काठ उपलब्ध गराएर हुरीको विनाशको क्षतिपूर्ति गरिदिन्थे धीरेन्द्र स्कुलमा पढाउन जान थालेकोमा पण्डित गुरु खेमराज निकै खुसी भएका थिए पहिलो दिनमै भावुक हुँदै उनले भनेका थिए कि मेरो चेलो अहिले मसँगै शिक्षक भएर आएको छ यो मेरो निम्ति ठुलै सौभाग्यको कुरा हो त्यसरी भनिरहँदा उनका आँखा आँसुले डबडबाएका थिए स्कुलमा विभिन्न जातका विद्यार्थी थिए बाहुन छेत्री वैश्य र शुद्र बाहुन छेत्री र वैश्यसम्मका विद्यार्थी एकै लहरमा सुकुलमा पस्दथे दमाई सार्की र कामीका बच्चाहरूलाई अलग्गै सुकुलमा राखिन्थ्यो अर्को कुरा सार्की दमाई र कामी विद्यार्थीका लागि पानी खान छुट्टै गाग्रो र लोटाको व्यवस्था गरिएको थियो यो भेदभाव धीरेन्द्रलाई मन परेन भेदभाव विरोधी यस्तो प्रेरणा उसलाई कहाँबाट प्राप्त भयो भन्न सकिन्न कतिपय विषय यस्ता हुन्छन् जसले मानिसले थाहै नपाई उसको मस्तिष्कमा खाता खोलिसकेका हुन्छन् धीरेन्द्र गाउँको मूल्य र मान्यता र व्यवस्थाबाट उछिटिएर सहर पसिसकेपछिको करामत थियो होला थियो ऊ सहरमा पढ्न पुग्दा त्यहाँको वातावरणमा नयाँ कुरा आइसकेका थिए सहरका शिक्षण संस्थाहरू छुवाछुतका विरुद्धमा र समताका विषयमा धेरै उदार थिए विद्यार्थी नेताहरू भाषणमा छुवाछुतको छर्को विरोध गर्थे पहिलो दिनको दोस्रो घन्टीमा उसले सात कक्षाबाट सुधारको काम थाल्यो उसले पहिले विद्यार्थीलाई आफ्नो पक्षमा आकर्षित गर्न दि इम्परर्स न्यू क्लथलाई भावानुवाद गरेर बाल शाहको नयाँ लुगा भन्ने कथा बनायो र सुनायो कथा सुन्दा सबैजना मुग्ध बने खास गरी बादशाह नाङ्गै छ भन्ने बच्चाको सन्दर्भ आउँदा सबै रमाए र गदगद भए त्यसपछि उसले लक्ष्मी प्रसाद देवकोटाको मुनामदनको कुरा झेक्यो उसले मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भन्ने पंक्तिलाई धेरै जोड दिएर सुनायो त्यसपछि उसले सानसानो भाषण पनि गर्यो जुन उसले सहरमा सुनेको अनुभवमा आधारित थियो र सम्झनाको खाताबाट हुबहु झिकेको थियो अब के हुन्छ भने हेर कुकुर बाहुनको घरभित्र पस्छ हो कि भन त कुकुर घरमा पसे पस्दैन पस्छ तर दमाई कामी सार्की यिनीहरू चाहिँ मानिस भएर पनि बाहुनको घरभित्र बस्न पाउँदैनन् बिरालोले बाहुन छेत्रीको घरको कुँडेको दुध चोर्छ झुठो पनि हाल्छ त्यो दुध हामी घिन नमानी खान्छौँ तर दमाई कामी सार्कीलाई छोएपछि सुनपानीको छिटो हाल्छौँ दमाईले लुगा सिउँछ र हामी त्यो लुगा लगाएर भलात्मी बन्छौँ सार्कीले जुत्ता सिउँछ त्यो जुत्ता लगाएर हाम्रो मान भाव बढ्छ कामीले खन्ने जोत्ने काट्ने हतियार बनाउँछ ती औजारको प्रयोगले अन्नबाली फल्छ अन्नबाली फलेपछि हामी ढिँडो भात च्याख्ला यी खाना तयार पार्छौँ खान्छौँ हाम्रो शरीर हृष्टपुष्ट हुन्छ हाम्रो बुद्धि बढ्छ तर तर हामी समाजका यी महत्त्वपूर्ण समुदायलाई हेला गर्छौँ कहाँसम्म भने त्यो हेला सरस्वतीको मन्दिर भनिने हाम्रो स्कुलसम्म पनि आइसकेका रहेछ यहाँ हेरौँ त दमै कामी सार्की एकातिर अरू एकातिर बस्ने व्यवस्था गरिएको छ यो ज्यादै दुःखको कुरो हो राजा महेन्द्रले ल्याएको मुलुकी ऐनले समेत यो प्रथालाई नराम्रो मानिसकेका छ यो प्रथालाई कायम गर्नु भनेको राजाको विरोध गर्नु हो के हामी राजद्रोही हौ धीरेन्द्रले अन्तबाट भद्दा अनुकरण गरेका भाषणले काम नगर्ने कुरै थिएन प्रधान पञ्च नरेन्द्रनाथको छोराले जस्तो सुकै बोले पनि काम गर्थ्यो त्यसमाथि ती गरिब गाउँलेका छोरा छोरी फाटेका लुगा लगाएका नाकमा सिँगान कटकटिएका र पहेँला दाँत भएका ती अदानाहरूले उसलाई टुवा परेर हेरिराखे उसले भाषण गरेपछि पहिलेको व्यवस्था भत्काएर सबैलाई मिलेर सँगसँगै बस्न भन्यो साथै भोलिदेखि पानी खाने व्यवस्था गरिएको विभाजन पनि नमान्न आदेश गर्यो सबै विद्यार्थीले टाउको हल्लाएर उसलाई समर्थन गरे उसले त्यही कुरा त्यो दिनभरि अरू तल्ला कक्षाहरूमा पनि दोहोऱ्याएर गर्यो खगेन्द्र कक्षा सातमा पढ्थ्यो धीरेन्द्रले सुधारवादी भाषण गरिरहँदा उसले पनि अरूले जस्तै मुन्टो हल्लाएको थियो तर स्कुल छुट्टी भएपछि सरासर घर गएर उसले आफ्नै आमालाई कुरा लगायो र ऊ यही विषयमा बालाई सुनाउन बाको खोजी गर्न थाल्यो बा गाउँ पञ्चायतको काम लिएर सहर गएका थिए त्यसैले ऊ कहिले बा आउलान् र यो कुरा बालाई पनि लगाउला भनेर कुरेर बस्न थाल्यो उपन्यास हजार माइलको बाटोको चौथो भाग यही सकिन्छ हामी आशा गर्छौ आजको अङ्क तपाईँलाई रोचक लाग्यो हवस् त अर्को अङ्कमा फेरि भेटौँला यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ सुन्नेलाई सुनको माला यस कार्यक्रमको publicity partner TBI group Nepal recording तथा मिक्सिङ भुवन पौडेल अनियर टेक्निसियन जयराम नगरकोटी र सृजना तामाङ सूत्रधार पवनराज पौडेल प्रतिक्रियाका लागि फेसबुक डट कम स्ल्यास थाहा सञ्चार वा थाहा सञ्चार एट जिमेल डट कम